पारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर अचेल यो सहरमा सिसाले पनि अचेल यो सहरमा सिसाले पनि चलाउँछ गुजारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर उनले दिएको कलममा लेखेको थियो उनले दिएको कलममा लेखेको थियो देश बन्दैन प्यारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर तिमी बन्दुक चलाएर पनि निर्दोष तिमी बन्दुक चलाएर पनि निर्दोष अनि म हत्यारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर मनले मनलाई सुटुक्कै भन्न सकिन्छ मनले मनलाई सुटुक्कै भन्न सकिन्छ गर्नै पर्छ र इसारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर ठुला सैन्य छामका सर्जक कमल संघर्षको गजललाई स्वर्णिम प्रहरको चालिसौं श्रृङ्खलाको चाबी बनाउँदै ढोका उगारे आत्मीय मनहरूमा आत्मीय स्वागत अभिवादन आफन्त र घर देशबाट टाढा रहनुभएको तपाईँ मनभरि मातृभूमि र प्रियजनको याद सङ्घाली रहनुभएको तपाईँ स्वदेशमै रहेर हामीलाई साथ दिइरहनु भएको तपाईँ कहिले देश दुखेका कुरा कहिले मन दुखेका कुरा तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि तपाईँको एक्लोपनलाई एकै क्षण भए पनि केही कम गर्न नेपाली संचार रेडियोलाई माध्यम बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको चालिसौं बसाइमा फेरि पनि आत्मीय स्वागत अभिवादन प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो कार्यक्रम नेपाली संचार रेडियोसँगै डब्लुडब्लुडब्लु डट नेपाली संचार डट कम मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर पनि हरेक आइतबार मेलबर्न अस्ट्रेलियाको समय राति दस तीस बजे तथा साँझ पाँच पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र Nepali calendar Nepali FM tune in radio आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ सँगै अन्ड्रोइड तथा iPhone application Nepali audio book मार्फत पनि स्वर्णिम प्रहरका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आत्मीय मन तपाईँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा रहे पनि तपाईँको न्यानो साथको अपेक्षा गर्दै माफी चाहन्छौ अघिल्लो हप्ता प्राविधिक समस्याका कारण कार्यक्रम प्रसारण हुन सकेन विशुद्ध साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको यस श्रृङ्खलामा पनि साहित्यका सम्पूर्ण विधाहरू तपाईँकै कलमबाट सृजित सुन्दर सृजनाहरू वाचन हुनेछन् हामी सँगै रहनुहोला भन्दै कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप जगदीश समालको आवाजभित्र माधव निर्दोषको शब्द सन्तोष श्रेष्ठको सङ्गीत जाऊ छोडेर जाऊ कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे यो बेला स्वीकार्नुहोस् यो चरणमा माथि टेकेर जाऊ जाऊ छोडेर जाऊ सब थोक लिएर जाऊ जाऊ छोडेर जाऊ सब थोक लिएर जाऊ बिन्ती मलाई तिम्रा दिएर जाऊ बिन्ती मलाई तिम्रा आँसु दिएर जाऊ साथ दिने मलाई तिम्रा आँसु चाहिन्छ रुदा साथ दिने मलाई तिम्रा आँसु चाहिन्छ सबै खुसी लैजाऊ मेरा तिमीलाई हाँस्न चाहिन्छ सबै खुसीलाई जाऊ मेरा तिमीलाई हाँस्न चाहिन्छ जाऊ छोडेर जाऊ सब थोक लिएर जाऊ जाऊ छोडेर जाऊ थोक लिए जाऊ बिन्ती मलाई तिम्रा आँसु दिएर जाऊ बिन्ती मलाई तिम्रा आँसु दिएर जाऊ जाऊ छोडेर जाऊ सब थोक लिए र जाओ जाओ सत्यताको परिभाषा खै कसरी च्यातिएछ खुन्नी हर आत्मा हर आवाज हर माटो कण कणमा असत्यको हाबीले राज गरेको छ आखिर मान्छे तिनै हुन् धरती उही हो सबैको छानो आकाश यसरी नै लमतन्न तन्किएको छ मृत लास चाहिँ तर पनि हर सोचमा असत्यको दुर्गन्ध बाफिएको छ आउँछ हर महिना बाह्रको गन्ती छिचोलेर नयाँ वर्ष भनी मनहरू उत्साहित भन्छन् क्षणभरलाई तर देश उस्तै हालत उस्तै विचार उस्तै व्यवहार उस्तै अनि त उहीँ च्यातिएको परिभाषा ठिङ्ग उभिदिन्छ सबैको सामु फेरि उत्साहित विचारहरूमा निरीह धमिराले फोस्रो घर ठड्याउन थाल्छन् ती धमिरा रूपी तागतहरू फेरि उहीँ फोस्रो घरसँगै ढल्छन् गर्ल्याम अनि त उहीँ च्यातिएको परिभाषा ओढ्न विवश बन्छन् हर नाङ्गा मनहरू हाल डेनभार क्लोराडोमा रहनुभएकी आचार्य प्रभाको च्यातिएको परिभाषा शीर्षकको कविता थियो यो आत्मीयमन तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ नेपाली संचार रेडियो अस्ट्रेलिया प्रथम प्रवासी बहुभाषिक नेपाली संचार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाईमा तपाईँको एक्लोपनको साथी नेपाली संचार रेडियो मेलबोर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनावर्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ डब्लु डट नेपाली संचार डट कम लगइन गरी इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीय मन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको चालिसौं श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो बेला तपाईँलाई साथ दिइरहेका छौँ यति बेला तपाईँकै सृजनाहरू वाचन गर्ने क्रममा नारायण तिवारीको जिन्दगी शीर्षकको लौ कथा उठाउने अनुमति चाहे यो चरणमा यसपल्ट अनिकाल पर्ला जस्तो छ लोक्ने उदास भएर आकाशतिर हेर्दै बोल्छ के भो त यसपालि घर चुएर भिज्नु नपरेकोमा म त खुसी नै छु स्वास्नी विपरीत कुरा बोल्छे घरको छानातिर निहाल्दै लोक्ने चकित भएर स्वास्नीको आँखामा केही पढ्न खोज्छ आँखा बोल्छन् के तँलाई थाहा छैन पानी नपरे अलिकति भएको जमिनमा पनि धान रोपिने छैन लालाबालाले खान पाउने छैनन् स्वास्नीले लोक्नेको आँखाको भाव पढ्छे र आँखैले प्रत्युत्तर फर्काउँछे तिमीलाई थाहा छैन नि पानीमा भिजेर गुजारा चलाउन सकिँदैन एक रात बिताउन कति कठिन पर्छ तिमीलाई थाहा छैन पुरा वर्ष बिताउन सकिँदैन निकै नै मार्मिक लौकथाका लागि नारायण तिवारीप्रति पनि हार्दिक आभार जसले त्यो सपना देखाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो मानन्द र बाँकीको गजलको मतला हो यो यति बेला यही गजललाई पूर्णता दिने अनुमति चाहे जसले त्यो सपना देखाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो जसले त्यो सपना देखाएर गयो मनभित्र बुनेको त्यो सुन्दर भविष्य मनभित्र बुनेको त्यो सुन्दर भविष्य जसले त्यो नदीमा बगाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो थाहा हुँदा हुँदै रातोलाई कालो थाहा हुँदा हुँदै रातोलाई कालो यातना दिइजो बकाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो इच्छा विपरीत खाली त्यो कागजमा इच्छा विपरीत खाली त्यो कागजमा उसले मेरो दस्तखत गराएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो छाडी जाने नामत आफ्नै त्यो मान्छेले छाडी जाने त आफ्नै त्यो मान्छेले मेरो आफ्नै गजल सुनाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो मानन्द र अभागीलाई पनि गजलका लागि आत्मीय आभार यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप तिमी बाहेक श्रेया घोषालको आवाजभित्र वसन्त चौधरीको शब्द न्यू ब्रजाचार्यको सङ्गीत मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौँ सँगै रहनुहोला आउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध परेली रुजाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध गरिबीको जन्जिरमा रहर अल्झियो गरिबीको जन्जिरमा रहर अल्झियो मायालाई रुवाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध परेली रुजाउनुको कारण नसोध मैले शेरहरूमा प्रियसी भेटाउँछु मैले शेरहरूमा प्रियसी भेटाउँछु र गजल गाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध परेली रुजाउनुको कारण नसोध सधैँ चस्किन्छ छाती यातले कोपेर सधैँ चस्किन्छ छाती यातले कोपेर यासु चुहाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध परेली रुजाउनुको कारण नसोध गयो मेरो जीवनमा उमङ्ग हराई गयो मेरो जीवनमा उमङ्ग हराई यो शून्यता छाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध परेडी रुजाउनुको कारण नसोध म खाडीमा आउनुको कारण नसोध रुद्रपुर दुई रूपन्देही गर्भ यति बेला दोहा कतारमा रहनुभएका दीप मिलनको गजल थियो यो आत्मीय मन यति बेला तपाईँ हुनुहुन्छ नेपाली संचार रेडियो अस्ट्रेलियाको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको चालिसौं श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ यो यात्रामा यस साथमा तपाईँसँगै हामी तपाईँकै सुन्दर सृजनाहरू वाचन गर्दै यो यात्रा तय गरिरहेका छौं यति बेला पनि म तपाईँकै सृजनाहरू वाचन गर्ने अनुमति चाहे यति बेला कृष्ण समर्पणका तीनवटा मुक्तकहरू प्राप्त भएका छन् यति बेला उहाँका तीनवटा मुक्तकहरू उठाउने अनुमति चाहे वकालत नानाभाती दिएर हुँदैन वकालत भाती दिएर हुँदैन समस्या समाधान पिएर हुँदैन वकालत भाती दिएर हुँदैन नसा र उन्जेल भुलाउँछ दुनियाँ नसा र उन्जेल भुलाउँछ दुनियाँ गल्ती हुन्छ अनि सम्झेर हुँदैन वकालत नाना भाती दिएर हुँदैन समस्या समाधान पिएर हुँदैन छोडी गयो जिउँदो लास बनाएर छोडी गयो जिउँदो लास बनाएर के चाहन्छौ र बदमास बनाएर छोडी गयो जिउँदो लास बनाएर मृत्युमा समर्पण हुँदैन सहजै मृत्युमा समर्पण हुँदैन सहजै जानेछ कृष्ण इतिहास बनाएर छाडी गयो जिउँदो लास बनाएर के चाहन्छौ र बदमास बनाएर त्यो तस्विर छोएर जीवन बिताउने वक्त आउँछ त्यो तस्विर छोएर जीवन बिताउने वक्त आउँछ हो सधैँ रोएर जीवन बिताउने वक्त आउँछ त्यो तस्विर रोएर जीवन बिताउने वक्त आउँछ त्यतिखेर तिमी पनि सम्झने सम्झनेछौ अतीत त्यतिखेर तिमी पनि सम्झनेछौ अतीत आँसुले मुख धोएर जीवन बिताउने वक्त आउँछ त्यो तस्विर छोएर जीवन बिताउने भक्त आउँछ हो सधैँ रोएर जीवन बिताउने भक्त आउँछ कृष्ण समर्पणज्यूलाई पनि यो तीनवटा मुक्तका लागि यो आत्मीय साथका लागि हार्दिक लागि किन दुष्टहरूको कुदृष्टि बनाइस भगवान किन दुष्टहरूको कुदृष्टि बनाइस भगवान किन आडम्बरीहरूको सृष्टि बनाइस भगवान किन दुष्टहरूको कुदृष्टि बनाइस भगवान यी आँखामा आँसुहरू ओभाउन नपाउँदै यी आँखामा आँसुहरू ओभाउन नपाउँदै किन टाउकामा अति वृष्टि बनाइस भगवान किन दुष्टहरूको कुदृष्टि बनाइस भगवान किन आडम्बरीहरूको सृष्टि बनाइस भगवान किन दुष्टहरूको कुदृष्टि बनाइस भगवान प्रवासी काजी सूर्यबहादुर थापा रावतकोट छ जलजले दैले गर्वै यति बेला गान्धीधाम गुजरात भारतमा रहनुभएका श्रेष्ठको मुक्तक थियो यो उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक आधार किसानलाई ठगेछ असारले पनि किसानलाई ठगेछ असारले पनि बेरोजगार जन्मायो सरकारले पनि किसानलाई ठगेछ असारले पनि शैलेशजी विपनल कोहलपुर बाँके हाल काठमाडौँमा रहनुभएका स्रष्टाको गजलको मतला उठाइरहेको छु यतिखेर यतिखेर यही गजललाई पूर्णता दिने अनुमति चाहे किसानलाई ठगेछ असारले पनि किसानलाई ठगेछ असारले पनि बेरोजगार जन्मायो सरकारले पनि किसानलाई ठगेछ असारले पनि उनकै आँखा अगाडि मुटु लुटियो उनकै आँखा अगाडि मुटु लुटियो केही गर्न सकेनन् पत्रकारले पनि किसानलाई ठगेछ असारले पनि बेरोजगार जन्मायो सरकारले पनि यसरी बढ्यो हजुर पैसाको मूल्य यसरी बढ्यो हजुर पैसाको मूल्य काम नचल्ने भयो अब प्यारले पनि किसानलाई ठगेछ असारले पनि बेरोजगार जन्मायो असारले पनि किसानलाई ठगेछ असारले पनि तकदिर बनाउनेले त छाडेर गयो तकदिर बनाउनेले त छाडेर गयो के गर्ला र खै यो निधारले पनि किसानलाई ठगेछ असारले पनि बेरोजगार जन्मायो सरकारले पनि किसानलाई ठगेछ असारले पनि शैलेश जीवी मल्लप्रति पनि यो आत्मीय साथका लागि हार्दिक आभार आत्मीय मन यति बेला कार्यक्रमको तेस्रो सांगीतिक सौगात स्वरूप छातीमा शिव परियारको आवाजभित्र आशिष अविरको शब्द अनि संगीत मिसाउने अनुमति चाहे गीतपछि कार्यक्रमको अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला छ तिमी हाँस्छौ म हाँस्छु तिमी रुन्छौ म रुन्छु आखिर मान्छे मान्छेमा के नै फरक छ र मान्छेमा के नै फरक छ र उस्तै धड्कन उस्तै धरती उस्तै आकाश उस्तै चोट उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा के नै फरक छ र नछो भन्दै था यो माटो छोएर एक गीत लेख्छु यो माटो छोएर एक गीत लेख्छु यी बस्तीहरूमा एक बुद्ध खोज्छु यो धरती सजाउने कोटी कोटी फुल आमा तिनैको इतिहास लेख्छु यो माटो छोएर एक गीत लेख्छु यी बस्तीहरूमा एक बुद्ध खोज्छु कोपिलामा देख्छु सुनौलो बिहानी कोपिलामा देख्छु सुनौलो बिहानी फुलमाथि भेट्छु यो देशको कहानी अल्झिएर हेर्छु म त शीतको थोपा कतै गए झै माटोको सिरानी यो माटो छोएर एक गीत लेख्छु यी बस्तीहरूमा एक बुद्ध खोज्छु यो धरती सजाउने कोटी कोटी फुल आमा तिनैको इतिहास लेख्छु जननी यो भूमि स्वर्ग यिनै हुन् जननी यो भूमि स्वर्ग यिनै हुन् पिता पितृदेव तीर्थ यिनै हुन् यी कला यी कृति अनमोल संस्कृति सकल अनहर हाम्रै यिनै हुन् यी माटो छोएर एक गीत लेख्छु यी बस्तीहरूमा एक बुद्ध खोज्छु यो धरती सजाउने कोटी कोटी फुल आमा तिनैको इतिहास लेख्छु यो माटो छोएर एक गीत लेख्छु यी बस्तीहरूमा एक बुद्ध खोज्छु इन्द्र नारायण चोङबाङको गीत थियो यो आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको चालिसौँ श्रृङ्खलामा नेपाली सञ्चार रेडियो अस्ट्रेलियाको साप्ताहिक साहित्य प्रस्तुति स्वर्णिम प्रहरको श्रृंखलाको श्रृङ्खलाको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण मुटु दिएर अनि धड्कन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर मुटु दिएर अनि धड्कन दिएर सुमन कालेको गजलको मतला उठाइरहेको छु यति बेला सुमन कालेको गजललाई नै पूर्णता दिने अनुमति चाहे मुटु दिएर अनि धड्कन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर पर्खाइमै दिन जान्छ रात जान्छ अचेल पर्खाइमै दिन जान्छ रात जान्छ अचेल कोही गएथे छिट्टै आउने वचन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर यिनै मेरा आँसु पुस्ने कसम खानेहरू यिनै मेरा आँसु पुस्ने कसम खानेहरू आज गए मुटुभरिको जलन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर तिमी छैनौ छ त यही तस्विर छ साथी तिमी छैनौ छ त यही तस्बिर छ साथी बिताइदेऊ न हे भगवान् जीवन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर याद मेटाउने औषधि पाए किन्ने थिए याद मेटाउने औषधि पाए किन्ने थिए जति परोस्परु पैसा खनखन दिएर मुटु दिएर अनि धड्कन दिएर आखिर के पाइयो सिङ्गो मन दिएर निकै नै मिठो अनि मार्मिक गजलका लागि सुमन कालेप्रति पनि हार्दिक हात्तीका भार यति बेला कार्यक्रमको अन्तिम सृजना स्वरूप इन्दिरा प्रयासको अभावको दाना शीर्षकको कविता उठाउने अनुमति चाहे अभाव कस्तो अभाव किन र के का लागि अभाव हो अभावको जातोमा घुन्सरी पिसिनु पिस्यौ नाच्नु नाच्यौ काँडामाथि हाँस्नु हाँस्यौ हाँसु लुकाएर भोको पेट अगाउन र एकमुठी खुसीका लागि मनको चिसो चुलोमा भात होइन कुरा पाक्छन् आगो होइन धुवा बल्दै मनको आकाश भरिभरि टाउकोले कर्तव्यका पीडा भिरेकै थियो भने मनको रुमानी सपनाको डाकरको गरुङको भारी पनि आफ्नै देशको देउरालीमा बिसाउन पाए भारी बिसाउन पनि भिसा किन्नुपर्छ झुपडी बन्दकी राखेर तँ तिमी हजुर तपाईँ सबैको याद काखी चेपी हेर्नुपर्छ जिन्दगीको अनकन्टार बाटो भोकको आगो बलेको हुन्छ मानिसको अनुहार भरिभरि कोरिएको क्यानभासहरू घरको चुहेको धुरी टार्नलाई बा आमाको चुहेको लास टार्नलाई भाइ बहिनीलाई स्कुल हाल्नलाई त्यसैले आशाको बेर्ना उमारी मनका गरा हराभरा परेर अभावका खाल्टाहरू खुसीको लेमिनेसनले टाल्न सकेदेखि पीर चिन्ताका बारुदहरूले डढाउन सक्दैनथे अनाहकमा सिरा र दमनी अभावको दानो विषादी भएर इन्दिरा प्रयासप्रति पनि हार्दिक आभार यसका साथै स्वर्णिम प्रहरको यो बसाई पनि बिट मार्ने बेला भयो आत्मीय मन तपाईँले स्वर्णिम प्रहरको चालिसौं बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at gmail dot com SWRNIMPRHAR at gmail dot com त्यस्तै गरी फेसबुकमा स्वर्णिम प्रहर एचएआर नामक एउटा फेसबुक पेज र एउटा प्रोफाइल मार्फत पनि यहाँले सहकार्य तय गर्न सक्नुहुनेछ अर्को जानकारी स्वर्णिम प्रहरका हरेक श्रृङ्खलाहरू नेपाली संसार रेडियोसँगै W W W dot Chisapani Nepal dot blogspot dot com अनि डब्लु डब्लु डब्लु डट मेरो मनको साथी dot blogspot dot com मार्फत पनि यहाँले सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने तपाईँले चाहेको जुनसुकै बेलामा पनि एन्ड्रोइड तथा iPhone application Nepali audio book मार्फत पनि हाम्रा सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो हामीसँगै सहयात्रा गर्नुभयो नेपाली संसार सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार टिम अस्ट्रेलिया प्रति पनि हार्दिक आभार Nepali audio book team Chisapani Nepal team प्रति पनि यो साथका लागि आत्मीय आभार यति बेला कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरू चाहे झुटो कसम मिलन नमात्यको आवाजभित्र सूर्य कार्कीको शब्द धीरज श्रेष्ठको संगीत तपाईँ माझ छोड्दै तपाईँको यो हप्ता सुखद अनि सृजनशील विदोष भन्दै अर्को हप्ता भेटौँला प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो अङ्कबाट ओझेलिन्छ हस्त छुट्टियौं नमस्कार चाहे जुनी भरि सताऊ म त तिम्रै हुन चाहन्छु तिमीलाई नै छुन चाहन्छु चाहे झुठो कसम खाऊ चाहे जुनी भरी सताऊ म त तिम्रै हुन चाहन्छु तिमीलाई नै छुन चाहन्छु चाहे मारा या बचा जिउने कला सिक्न